नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा उत्तरी छिमेकी देशको भ्रमण गर्ने सिलसिलामा उपराष्ट्रपति परमानन्द झा आज चीन जाँदै हुनुहुन्छ व्यापारी प्रदर्शनमा भाग लिन जाने भए पनि उच्च स्तरीय राजनैतिक भेट पनि गर्नुहुनेछ उहाँको भ्रमणलाई चीनले बेजिङमा राजकीय सम्मान दिने लागेको छ छ दस सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो साढे तीन बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा कुनमिङमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा भोलि सहभागिता जनाउनुहुनेछ कुनमिङबाट चीनको राजधानी बेजिङ जानुहुने तथा त्यहाँ चिनिया समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा बेजिङबाट चीनको औद्योगिक महानगर साङ्घाई हुँदै जे छब्बिस गते स्वदेश फर्कने कार्यक्रम रहेको छ उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नबिना झा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका देवी लोइटेल नायब शिष्टाचार महापाल नारायण मैनाली लगायतका रहनुहुनेछ सरकारले पर्यटनलाई उद्योगको मान्यता दिने भएको छ सरकारले नीतिगत रूपमा निर्णय गरिसकेको र अध्यादेशबाट मान्यता दिने तयारी गरेको छ पर्यटन पनि व्यवसायका रूपमा अगाडि बढेको तर उद्योगको मान्यता नपाएको भन्दै सरकारले उद्योगको मान्यता दिने नीतिगत निर्णय गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ सरकारका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पर्यटनलाई उद्योगको मान्यता दिने विषयमा सरकारले नीतिगत निर्णय गरिसकेको जानकारी दिनुभयो उहाँले केही दिनमा नै सरकार अध्यादेश पारित गरी राष्ट्रपतिमा पठाउने तयारी गरिरहेको पनि बताउनुभयो Yeah. जातीय विभेद उन्मूलन दिवस आज मनाइँदैछ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको सात वर्ष पुगेको छ सात वर्ष अगाडिदेखि आजकै जेठ एक्काइस गतेको दिनलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ राष्ट्रिय सभागृहमा आज सबै राजनैतिक दलका उच्च नेताहरूको सहभागितामा कार्यक्रम हुँदैछ दुई साल जेठ अठार गते बसेको मन्त्री परिषदको निर्णयअनुसार हरेक वर्ष जेठ एक्काइस गतेलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाउन थालिएको हो नेपालको जनसङ्ख्याको एक चौथा हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब पैंतिस सय वर्षदेखि थुपारिँदै आएको जातीय छुवाछुत तथा भेदभाव भने अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन व्यवस्थापिका संसदले दुई हजार अडसठी जेठ दस गतेको दिन जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुई हजार अडसठी पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ जनआन्दोलन पछिको पुनस्थापित प्रस्तावित संसदले दुई हजार त्रिसठी साल जेठ एक्काइस गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रूपमा घोषणा गरेको थियो स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणाको माग गर्दै आन्दोलन गरेको नेपाल विद्यार्थी संगठनले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्य धरना दिँदैछन् अहिले केही केबेरबाट एक घण्टासम्म धरना दिने कार्यक्रम भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो विद्यार्थी संगठनहरूबीच सहमतिको सम्भावना नदेखिएकोले अब सोभि चुनाव हुने सम्भावना लगभग सकिएको भए पनि आफूहरूको पूर्व घोषित कार्यक्रम भएकोले धरना दिने उहाँले बताउनुभयो अनि राष्ट्रपतिका अध्यक्ष माधव ढुङ्गेले पनि अब सोभि चुनाव हुने सम्भावना सकिएको बताउनुभयो त्यस गते चुनाव स्थगित भइसकेपछि अब वर्ष लागेको र विद्यार्थी पनि घर लागेकोले चुनाव हुन नसक्ने उहाँको भनाइ छ कमलरी सृजना चौधरीको रहस्यमय मृत्युको छानबिन तथा दोषीलाई कारवाहीको माग गर्दै मुक्त कमलरीहरूले आज तराईका बाइस जिल्लामा बन्द घोषणा गरेका छन् बन्दको कारण तराईका धेरै ठाउँमा गाडी चलेका छैनन् बजार पनि बन्द छन् काठमाडौँबाट तराईका जिल्लाहरूमा छुट्ने गाडी पनि कम चलेको ट्राफिक प्रहरीले जनाएको छ संघर्ष समितिका सचिव सन्तोष दहितले विभिन्न माग राख्दै शान्तिपूर्ण धरना दिँदा पनि सुनवाई नभएकोले बन्द गर्नु परेको बताउनुभयो सरकारले मन्त्री स्तरीय वार्ता टोली गठन गरे मात्र आफूहरू छलफलमा बस्ने बस्ने उहाँको भनाइ छ मुक्त कमलरीहरूले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको उद्धार कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग अघि सारेका छन् मागबारे सरकारको ध्यानकर्षण गराउने क्रममा काठमाडौँ लगायतका जिल्लाहरूमा प्रहरी प्रदर्शनकारीमाथि दमन गरेको भन्दै अधिकारवादी संस्थाले आपत्ति जनाएका छन् बलिउड नायिका जिया खान मृत अवस्थामा भेटिएकी सन् पच्चिस वर्षीय खानले गैराती मुम्बईको जुहमा रहेको आफ्नै घरमा आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ उनी मुम्बईमा आमा र बहिनीसित बस्दै आएकी थिइन् आमा र बहिनी घर बाहिर गएको बेला उनले आत्महत्या गरेको मुम्बई प्रहरीको भनाइ छ खान केही समय अघिदेखि डिप्रेसनबाट पीडित रहे पनि पछिल्लो समय फिल्म खेल्ने तयारीमा थिइन् यस विषयमा उनी केही फिल्म निर्मातासँगको छलफलमा पनि रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् उनले सन् दुई हजार सातमा रामगोपाल वर्माको निशब्द चलचित्रबाट अभिनय सुरु गरेकी थिइन् उनले गजनी हाउसफुल सिनेमा र केही विज्ञापनमा पनि अभिनय गरेकी थिइन् घटनाप्रति भारतीय कलाकारले दुःख व्यक्त गरेका छन् घटनाको अनुसन्धान भएको मुम्बई प्रहरीले बताएको छ र गोर्खाको फुटबल प्रतियोगितामा आज समस्या अन्तर्गत अन्तिम दुई खेल हुँदैछन् दस्तै रङ्गशालामा दिउँसो दुई बजे हुने पहिलो खेलमा सङ्कटा र टुसाल क्लबबीच प्रतिस्पर्धा हुँदैछ समूह चरणको दुवै खेलमा हार बिहोरी र क्वार्टर फाइनल पुग्न नसकेको यी दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ दुवै टोलीले आर्मी र मनाङ वर्षसँग खेल हारेका थिए यसै गरी प्राण चार बजे आर्मी र मनाङबीच प्रतिस्पर्धा हुँदैछ दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेकाले आजको खेलले विजेता र उपविजेताको टुङ्गो लगाउनेछ दुवै टोली खेल जित्दै समूह विजेता बने दाउमा छ यसअघि सोमबार भएको खेलमा आफ्नो खेल जित्दै समूह बीबाट त्रिस्टार सिटी क्वार्टर फाइनलमा प्रवेश गरेका छन् हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज रत्नगरेक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय